जोवन कसलाई भन्ने साँचेको हे लड्के जोवन कसलाई भन्ने साँचेको झरना भन्दा निर्मल छ तिम्रो जवानी परिभन्दा राम्री छौलाउन सानी apa सागर भन्दा गहिरो तिम्रो आँखाको नानी परी भन्दा राम्री छौलाउन सानी बेली तिमी रूपै किरानी परिफन्दा राम्री छौलाउन सानी कसलाई भन्ने साँचेको